एउटा सहयोग गर्नको लागि विभिन्न सिफारिसहरू बनाएर विभिन्न सहयोग गर्ने एउटा चाहिँ जुन सहयोग जुटाउने सिफारिस पत्र चाहिँ बनाइएको छ र त्यसले केही रूपमा आर्थिक सङ्कलन त भएको छ तर वास्तवमा यो उपचारको लागि पर्याप्त छैन र यो आज यस ओजेलका खबर मार्फत उहाँको जीवन रक्षाको लागि हामी अनुरोध गर्न गइरहेका छौँ र यदि यो ओजेलका खबर सुन्दै हुनुहुन्छ भने उहाँको खाता पनि छ पछि प्रेमजीले पनि भन्नुहुनेछ र सहयोग गर्नको लागि एकदमै तपाईँहरू चाहिँ लागि पर्नुहुनेछ भन्ने पनि विश्वास राख्न चाहन्छु अवश्य पनि अर्को अवस्था निकै दयनीय रहेछ एकल महिला हुनुहुन्छ उहाँकी आमा वृद्ध अवस्थामा हुनुहुन्छ छोरो बाँच्छ कि भनेर सहारा खोज्दै हिँड्नु भएको छ रुनु भएको छ एउटा बुढी आमाले दुःख गरेर छोरा र नाना दिनको पालन पोषण गर्नुपर्ने अवस्था रहेछ उहाँकी बुहारी यति बेला सुत्किरी हुनुहुन्छ हजुरको शुभ नाम चाहिँ के पर्यो मेरो नाम हो बोलाउने नाम त पवित्र हो नागरिकतामा जुठी कामी गराएछन् छोरालाई उपचार गर्ने केही उपाय नभएपछि कोही बाटो लाग्छ कि भनेर तपाईँले बोलाउनु भएको मलाई हजुर अब छैन जिम्मी जग्गा छैन पन्ध्र वर्षदेखि भारत लागेको छोरो दिल्ली हुने अब भाँडा धुने कुखुरा काट्ने अब के के गरेर आजसम्म ज्यान पालेको पाँचवटी नातिनी छन् दुईटी तिनटी नातिनी उतै दिल्लीतिर छन् रे आफ्नो अब मेरो उपाय केही लाएन यहाँ यिनी नातिनीहरूले गरेर पनि उसका छोरीले गरेर पनि केही उपाय लाएन म अब मर्ने भएँ भनेर घर फर्क्यो घर फर्किँदाखेरि त्यहाँ तिनवटा सेन सेना नानी ल्याएर आएको छ मलाई बसिसक्नु भएन र मैले कोही छोराको यसो उपचार गर्न सक्छु कि भनेर म ल्याएर घुमेर हजुरको पासमा म आएकी छु हजुर कोही सहयोग मिल्छ कि म मर्ने बेला छोरो मर्ने भयो भनेर म सबैको सहयोग माग्न आएकी छु सर के गर्ने अब म मर्ने बेला भयो भन्दाखेरि छोरो अगाडि मर्ने भयो म खर्सो गरू मेरो श्री सम्पत्ति केही छैन दाजुभाइ छन् अब आफ्नो आफ्नो व्यवस्था गरेका छन् छन् त्यही भएर हुन्छ अब कुनै व्यक्ति विशेषले अथवा संघ संस्थाले सहयोग गर्न चाहनुभयो भने ठिक छ तपाईँको छोरा बाँच्ने देखिन्छ कति जति लाग्छ भनेको छ अब खर्च पहिला कति गर्नु पर्यो अब कति लाग्ला भन्ने लाग्यो हुन्छ त तपाईँको यो सहयोग सम्बन्धी जुन याचना गरिरहनु भएको छ यो सुनिदिन विशेष गरी गुल्मीको घमिर गाविसका युवाहरू धेरै विदेशमा हुनुहुन्छ जस्तो सौदी अरबमा रहेर चम्फाबहादुर कार्की सुरेश लम्साल छन्तबहादुर कार्की लगायतले अन्य गाविसका बिरामीलाई पनि सहयोग गर्नुभएको छ नवजीवन दिनुभएको छ उहाँहरू जस्ता विदेशमा रहनुभएका घमिरवासी छेउछाउमा जस्तै अर्जे अमरपुर मरभुङ गाविस घर भई विदेशमा रहनुहुने नेपालीहरू एवं अन्य जिल्लाबाट पनि सहयोग गर्न सक्नुहुनेछ यसरी तपाईँहरूले सुनिदिएर कुनै ठाउँबाट तपाईँहरूले यो अभियान सुरु गर्नुभयो भने पक्कै पनि उहाँको ज्यान बाँच्ने देखिन्छ किनभने हामी आज पहिलो पटक उजेलका खबरमा मन्दिर गाविसका एकजना पीडितको खबर हाल्दैछौँ यो पहिलो पटक हो त्यस कारणले पनि एउटा मान्छे बचाउने जिम्मा चाहिँ विशेष गरेर विदेशमा रहनुभएका घमिरवासीले ल्याइदिनु होला त्यसका लागि हामीले जुन उहाँहरूले चाहिने सहयोग सङ्कलन समिति गठन गरेर घमेर गाविस सचिव चिरञ्जीवी घिमिरीले एउटा खाता खोल्ने प्रबन्ध मिलाइदिनु भएको छ त्यस्तै एउटा सिफारिस दिनुभएको छ सिफारिस पत्र लिएर उहाँहरूले हात हातमा लिएर माग्दै हिँड्नु भएको छ र उहाँहरूलाई पैसा राखिदिन चाहने अथवा सहयोग गर्न चाहने महानुभावहरूले उहाँ जो पीडित टुल्के सुनारको खाता खोलिएको छ साइन रेसुङ्गा विकास ब्याङ्क सिमालटारीमा त्यसको खाता नम्बर हामी सुनाइदिन चाहन्छौँ यहाँहरूले टिप्नुहोला एक जिरो चार त्रिबल जिरो डबल सात छत्तिस एक पाँचवटा जिरो अनि एक यसमा तपाईँहरूले सहयोग रकम सङ्कलन गरेर राखिदिन सक्नुहुनेछ र जानकारी लिनका लागि मैले उहाँको टेलिफोन नम्बर सुनाइदिन चाहन्छु यहाँको टेलिफोन नम्बर बताइदिनुहोस् न अन्ठानब्बे सत्र त्रिचालिस नम्बर म आफै एकचोटि भनिदिन्छु अन्ठानब्बे सत्र त्रिचालिस एकसठी छ्यालिस यो स्वयं पीडितको नम्बर हो उहाँबाट नजिकबाट बुझेर तपाईँहरूले सहयोग गर्न सक्नुहुनेछ र उहाँबाट पुनः खाता नम्बर पनि टिपाउन सक्नुहुनेछ यदि चाहनुभयो भने उहाँलाई सहयोग गरेर उहाँलाई नवजीवन दिनुहुन हामी आग्रह गर्दछौँ हुन्छ त राजेन्द्र पन्थीजी जुन तपाईँहरूको पहलमा सुनाउने प्रयत्न गर्नुभयो देश विदेशबाट कसरी सहयोग गर्नुभयो भने हामी त भ्याउँदैनौँ त्यो सहयोगलाई व्यवस्थापन गर्ने काम चाहिँ गरिदिनु होला है त हस् प्रेमजी सहयोग कहीँबाट हामीलाई कुनै सूचना मार्फत कहीँ कसैले कुनै संस्थाले पीडितलाई सहयोग गर्ने बारेमा खबर प्राप्त हुँदा बित्तिकै हामीले सम्बन्धित व्यक्तिलाई नै उक्त रकम हस्तान्तरण गर्ने प्रतिबद्धता गर्दछ हस् धन्यवाद हवस् त यी पीडित घमिर गाविसका टुल्के सुनारको जुन समस्यासँगै सहयोगको याचना सम्बन्धी खबर हामी यतिकैमा बिट मार्न चाहन्छौँ सहयोग गर्न चाहनुहुने मानवहरूले त्यस खातामा सहयोग रकम राखिदिई हामीलाई फोन मार्फत जानकारी गराइदिनु हुन समेत हामी आग्रह गर्दछौँ हवस् त धन्यवाद है त है आमा है अब लागौँ यस हप्ताको विकृतितर्फ गुल्मीको इस्मा रजस्थल गाविस वडा नम्बर का फुर्से भन्ने वर्ष पच्चिसका वसन्त विकले पाँच वर्षीय दुधे बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्दै प्रहरीले पक्राउ गरी यस हप्ता हिरासतमा राखेको छ निजले ललाई फकाई अबोध पाँच वर्षीय बालिकामाथि त्यस्तो कुकर्म गरेको भनिएको सम्बन्धमा हामी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठसँग टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार नमस्कार यस हप्ता पनि एउटा अत्यन्तै निकृष्ट खालको जबरजस्तीकरण उद्योगको घटना आइरहेछ भन्ने कुरा हामीलाई जानकारी आएको छ यसबारे बताइदिनुहोस् न धन्यवाद प्रेमजी यसमा मिति दुई हजार एकहत्तर साल तिन महिना एक्काइस गते साँझ पाँच बजीको समयमा हजुर यो यसमा यो रजस्थल आठ बस्ने हजुर चाहिँ नि वर्ष पच्चिसको फुसे भन्ने बसन्त विकले हजुर अन्धारी वर्ष छ कि नाम परिवर्तित चाहिए भन्नेलाई हजुर जबरजस्ती गर्ने उद्योग हजुर यसलाई चाहिँ हामीले दर्ता गरिएको छ र निजलाई आवश्यक अनुसन्धानको लागि जिल्ला अदालत गुल्मीमा म्याचअप गरी अनुसन्धान भइरहेको छ यो पाँच वर्षीय दुधे बालिकालाई बलात्कारको उद्योग गर्ने यी पच्चिस वर्षीय वसन्त विक भन्ने मानसिक सन्तुलन त ठिक छ यसको हामीले चाहिँ स्वास्थ्य परीक्षण पनि गराएका छौँ स्वास्थ्य परीक्षण गर्दाखेरि स्वास्थ्य ठिक भएको भन्ने कुरा आएको छ भनेपछि यस्तो अपराध गर्ने मान्छेहरूलाई कारवाही चाहिँ हुन्छ यसमा चाहिँ अब हामीले अहिलेसम्मको अनुसन्धानमा निजलाई कानुनमा पनि कारवाही अवश्य पनि हुन्छ प्रेमजी हस् जानकारीका लागि धेरै धेरै धन्यवाद छ हस् अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा गर्भधारण गराउने पुरुष विदेशतिर टाप भएका छन् सन्तान जन्मेको एक महिना भयो न्वारण हुन सकिरहेको छैन माइतीमा ती सुत्केरीको बिचल्ली छ सुनौ तिनै कुमारी आमाको दर्दनाक कथा व्याथा यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार अर्घ हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गहनाहरू बनाइन्छ पुरानो गहनासँग नयाँ गहना साटिन्छ अर्डर अनुसार बिना रसायनका गहना बनाइन्छ राशि अनुसारका पत्थर पाइन्छ प्रोप्राइटर कृष्ण सुनार सन्तानब्बे चार सत्तरी सतहत्तर नौ सय एकाउन्न र अन्ठानब्बे पाँच सत्तरी त्रिसठी चार सय चौवन्न सुनमा शुद्धता हाम्रो प्रतिबद्धता एउटा गीतको याद आयो कति राम्रो जाला बुन्यो मैले त होइन दाई माकुरीले हो समाजका केही यौन पिपासु पुरुषहरूले त्यसै गर्ने गरेका छन् युवतीहरूलाई अवैध गर्भ धारण गर्न बाध्य बनाउने र पछि उनले गर्भ धारण गरिन् भने त्यो गर्भ मेरो होइन अर्कैको हो आदि इत्यादि भनेर छल कपट गरेर युवतीलाई अलपत्र पार्ने काम हुँदै आइरहेको छ र त्यस्तै काम भइरहेको छ छिमेकी जिल्ला अरखाँचीको भगवती गाविस वडा नम्बर छ ढिकुरामा यस ढिकुरा गाउँकी रानी मैया पाण्डे नाम परिवर्तन उहाँले पितम्बर पाण्डेलाई आरोप लगाउनु भएको छ कि यो बच्चा उहाँको गर्भबाट रहन गएको हो भन्दै एक महिना भयो उहाँले छोराको जन्म दिएको माइतीमा बसेर जुन बालकको अहिलेसम्म नवारण हुन सकिरहेको छैन गाउँ गाउँबाट यस्तो अन्यायमा परेका पीडामा परेका न्याय नपाएका महिलाहरूले ओजेलका खबरलाई खबर गर्ने गर्नुहुन्छ र हामी त्यहाँ त्यहाँ पुग्ने गर्छौँ टेलिफोन सम्पर्कबाट पनि उहाँहरूका पीडा अनि त्यो कर्तुत गर्ने व्यक्तिलाई भण्डाफोर गर्ने गर्दछौँ छौँ त्यसका लागि हामीलाई यस गाविसका अगुवा समाजसेवीले मात्र होइन तमगासमा रहनुभएका समाजसेवी अनि नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भूषालले समेत आग्रह गरेपछि आज उनै पीडित यी कुमारी आमाको घरमा आएर आजको जीवनको गोरेटो तयार पार्दैछौ जसलाई उहाँले आरोप लगाउनु भएको छ पितम्बर पाण्डेलाई उहाँ यति बेला हुनुहुन्न गत मक्सिरको अन्तिमतिर जब कुरा उठ्यो गाउँमा उहाँ कतारको वैदेशिक रोजगारमा जानु भएको छ र अहिले सम्पर्कविहीन हुनुहुन्छ यी कुमारी आमा सँग कस्तो अवस्थामा के के सपना देखाएर उहाँ सम्बन्ध स्थापित गर्न सफल हुनुभयो उहाँले जुन आरोप लगाउनु भएको छ यसका आधारहरू के के हुन् भन्ने विषयमा आज हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ रानी मैयाजी जुन तपाईँ अहिले गत एक महिनादेखि यो छोरा जन्माउनु भयो कुमारी आमा बन्दाको जुन पीडा हुन्छ मान्छेहरूले हेर्ने हेर्ने दृष्टिकोणमा केही फरक आएको होला के भन्छन् तपाईँलाई अहिले गाउँमा गाउँमा त बिग्रेर घरमै बसी फल्नाले बिहा गर्छु भनेर पनि गरेन ल विदेशतिर गयो बल्ल खाइ भन्ने सबैले र परकाले बल्ल खाइ भन्ने गर्छन् गर्दै बसिन्छु